नमस्कार स्थानीय गतिविधिको सङ्गालो साँझ सात बजेको गलकोट खबरमा प्राविधिक मित्र निराजन बगालेसँगै खबर कक्षबाट साथी शर्मिला रोका र विशाल विगको हार्दिक स्वागत छ गलकुट खबर एफएम ब्यान्डमा एक सय दुई थुप्रो चार मेगाहरूसँगै इन्टरनेट अनलाइनमा W W W dot Galkot FM dot com र मोबाइल एप गलकोट एफएम मार्फत एकैसाथ सुन्न सकिन्छ गलकोट खबरको सुरुमा मुख्य मुख्य खबरका शीर्षकहरू चाकरी स्थान र जिप र मोटरसाइकल ठोकिँदा एकजना घाइते गलकुट नगरपालिका वडा नम्बर तिन वडा कार्यालय मार्फत पचासी वर्ष माथिका वृद्धहरूलाई दसैँ खर्च रकम हस्तान्तरण ताराखोला गाउँपालिकामा विद्यालय क्वारेन्टाइनले शिक्षाका योजना प्रभावित बागलुङमा सरकारी कर्मचारी र आर्मी सहित थप सातजनालाई कोरोना संक्रमण पुष्टि रथ जिल्ला प्रहरी कार्यालयद्वारा तीन सातामै अन्ठानब्बे फरार प्रतिवादी पक्राउ सहकारीको साख बढाउन म्यानेजर्सहरूको भूमिका महत्त्वपूर्ण हुन्छ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 छ गलकोट नगरपालिका वार्ड नम्बर तिनको वडा कार्यालयले आज वृद्धहरूलाई दसैँ खर्च बापतको रकम हस्तान्तरण गरेको छ आज गलकोट नगरपालिका वडा नम्बर तिनको कार्यालयले पचासी वर्षभन्दा माथिका वृद्धहरूलाई वडा कार्यालय परिसरमा दसजनालाई तिन हजारका दरले रकम हस्तान्तरण गरिएको गलकोट नगरपालिका वार्ड नम्बर तिनका वडा सदस्य बेलबहादुर बोहरा छेत्रीले जानकारी दिनुभयो चाडपर्वमा वृद्ध वृद्धहरूले आफूले म मनले चाहेको बस कुराहरू किनेर खान र मन लागेको स्थानमा खर्च गरून् भनेर सो रकम हस्तान्तरण गरिएको गलको नगरपालिका वार्ड नम्बर तिनका वडा अध्यक्ष बिर्जङ भण्डारीले बताउनुभयो ताराखोला गाउँपालिकाले गत आर्थिक वर्षमा सञ्चालन गरेका योजनाहरूमध्ये सबैभन्दा धेरै शिक्षा क्षेत्रका योजना प्रभावित भएका छन् कोरोना भाइरस नियन्त्रण तथा रोक रोकथामका लागि विद्यालयका संरचना प्रयोगमा ल्याउँदा पूर्वाधार विकासका प्र काम प्रभावित भएका हुन् गाउँपालिकामा ठुलो सङ्ख्यामा बाहिरबाट आउनेलाई राख्ने गरी पूर्वाधार नभएकाले विद्यालयले क्वारेन्टाइन बनाउन विकासका काम प्रभावित भएको तारखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घरतीले बताउनुभयो विद्यालय भवनदेखि शौचालय निर्माण र विद्यालय भवन मर्मतसम्मका काम प्रभावित भएका हुन् गाउँपालिकाले गत आर्थिक वर्षमा शिक्षा क्षेत्रमा चालिस योजनामा बजेट विनियोजन गरिएको थियो तीमध्ये चौतिस योजना मात्रै सम्पन्न भएका छन् अनि पूर्वाधार विकासका योजनामा खासै असर गरेन तर विद्यालयमा क्वारेन्टाइन बनाउँदा योजना प्रभावित भए अध्यक्ष घरतीले भन्नुभयो कोभिडले देख्ने गरी जसरी असर गरिरहेको नदेखिने गरी अझै बढी प्रभावित बनायो गत आर्थिक वर्षदेखि नै सञ्चालनमा ल्याउने भनिएको उद्योग ग्रामको काम पनि कोभिड उन्नाइसका कारण प्रभावित भयो प्रदेश सरकारसँगको सहकार्यमा निर्माण गर्न लागि उद्योग उद्योगग्राममा चालु वर्षमा संरचनाहरू निर्माण हुनेछन् गाउँपालिकाले गत आर्थिक वर्षमा बहुद्देश्य सभाहल बनाएको छ चालिस लाख खर्चेर खेल मैदान निर्माण पनि कोरोना कहरकै बीचमा भयो वडा नम्बर चारको प्रशासनिक भवन पचहत्तर लाख खर्चेर बनाइएको सूचना अधिकारी प्रकाश गैरीले बताउनुभयो सामुदायिक स्वास्थ्य इकाइ भवन र केही महत्वपूर्ण सडकका काममा भने कोरोना कहरकै बेचमा भए गाउँपालिकाले कृषि र पशुपालन क्षेत्रमा विनियोजन गरेको रकम कार्यान्वयनमा ल्याउन पाएन पूर्व निर्धारित कार्यक्रम भएकोले जसोतसो कार्यान्वयन गरियो गहिरेले भन्नुभयो दुई क्षेत्रमा एक करोड एक लाखभन्दा धेरै बजेट विनियोजन भएको थियो गाउँपालिकाले बनाएका योजना मध्ये कार्यान्वयन हुन नसकेको अर्को क्षेत्र हो खानेपानी पच्चिसवटा योजना गत आर्थिक वर्षको लागि विनियोजन भएपछि बिसवटा योजना मात्रै कार्यान्वयनमा आएका छन् केही क्रमागत र केही योजनाको सम्झौता हुन नसकेको सकेको छैन पर्यटनमा तयार अठार मध्ये सत्र योजना सम्पन्न भए उद्योगमा दुई मध्ये एक सहकारी र सामाजिक आर्थिक विकासका एक एक योजना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 पुरुष वडा नम्बर एकका चौतिस वर्षीय पुरुष र वडा नम्बर दुईका सतहत्तर वर्षीय पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका महामारी फोकल पर्सन याम बरालले बताउनुभयो उहाँले नब्बे संक्रमित मध्ये दुईजना नेपाली सेना एकजना सरकारी कर्मचारी र एकजना शनिबार कोरोना पुष्टि भएका बाग नगरपालिका वार्ड नम्बर दुईका व्यवसायीको कन्ट्याक्ट ट्रेसिङमा र अन्य भारतबाट आएर क्वारेन्टाइनमा बसेको बताउनुभयो उहाँले संक्रमितहरूलाई आइसोलेसन कक्षमा लगिएको जानकारी दिनुभयो लकडाउन अगाडिसम्म अदालत प्रशासनले पटक पटक अनुरोध गर्दा समेत प्रहरीले सामान्य मुद्दाका फरार सूचीमा रहेका प्रतिवादीले खोजी गरी पक्राउ गर्न आनाकानी गर्थ्यो लकडाउनको अवधिमा प्रहरीले विभिन्न जिल्लाका फरार प्रतिवादीले पक्राउ गर्ने अभियान तीव्र पार्दै सफलता समेत हासिल गरेको छ बागलुङ जिल्लामा मात्र पछिल्लो तीन सातामा अन्ठानब्बे फरार प्रतिवादी पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ विभिन्न मुद्दामा दोषी ठहर भई अदालतबाट सजाय तोकिएका चार भन्दा बढी अझै फरारको सूचीमा रहेका छन् विक्रम सम्बत दुई हजार बाह्र सालमा फैसला भएका मुद्दा पनि छन् कतिको त निधन पनि भइसकेको छ जिल्ला प्रशासन कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी राजेन्द्र प्रसाद रेग्मीले भन्नुभयो उहाँले फरार प्रतिवादीको खोजीलाई निरन्तरता दिइने उल्लेख गर्नुभयो पहिरो पहिले धरतीमा छुटे पनि अदालतले अन्तिम फैसला गरेपछि प्रतिवादीहरू सम्पर्कमा नआई लुकी छिपी बस्ने गरेको प्रहरीको भनाइ छ जतिसुकै सानो भए पनि भने तोकीको सजाय भोग्नै पर्छ फरार प्रतिवादी आफ्नै अदालतमा आफै अदालतमा हाजिर भए प्रहरीले पक्रने पर्दैन प्रहरी नायब पोबरेचेक रेग्मीले भन्नुभयो न्यूनतम जरिवानादेखि कैद सजायसम्म पाएकाहरू पक्राउ पर्ने गरेका छन् गत साता सरकारी छाप र कागजात दुरुपयोगको मुद्दामा तिरासी वर्षीय पक्राउ परेका थिए पक्राउ पर्नेमा अधिकांश सार्वजनिक मुद्दाका दोषी छन् बाँकी लागौसल सवारी ज्यान मुद्दा कुटपिट चोरी लगायतका घटनामा संलग्न रहेका रहेको रहेका छन् प्रहरीले पक्राउ परेका फरार प्रतिवादीले फैसला कार्यान्वयनका लागि तत्काल जिल्ला अदालतमा उपस्थित गराउने गरेको छ कैद सजाय तोकिएकाले अदालतका आदेशले कारागार पठाउने गरिएको प्रहरीले जनाएको छ अन्य प्रतिवादी भने कानुनी प्रक्रिया अनुसार तोकिएको सजाय भुक्तान गरे अदालतबाट छुट्ने गरेको प्रहरी न्याय प्रेक्षक रेग्मीले बताउनुभयो अदालतले कैद जरिवाना तोके पनि सजाय भुक्तान नगरी घरमै लोकेछिपी बसेका बेला प्रतिवादीले पक्राउ गर्ने गरिएको उहाँ उहाँको भनाइ छ प्रहरी फरार प्रतिवादीले बाढीको खोजीसँगै चाडबाड लक्षित सुरक्षा प्रबन्धका लागि सक्रियता बढाएको छ चाडबाडका बेला हुने चोरी लगायत गैर कानुनी गतिविधि रोक्न र समाजमा शान्ति कायम राख्न प्रहरीले थप सुरक्षा सतर्कता अपनाएको प्रहरी नायब उपरीक्षक रेग्मीले बताउनुभयो प्रहरीले केही दिन अघि अवैध घरेलु मदिरा र गाजा समेत नष्ट गरेको थियो बजारमा चेक जाँच र गस्ती समेत बढाइएको प्रहरीले जनाएको छ नेपाल सूचना तथा संचार केन्द्रीय सहकारी सङ्घका उपाध्यक्ष तथा प्रतिनिधि सभाका सदस्य मनकुमारी जीसी केसीले आम समुदायको दुःखको साथी बनेको सहकारी क्षेत्रको साख बढाउनका लागि म्यानेजरहरूको भूमिका प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभएको छ कोअपरेटिभ म्यानेजर्स क्लब सिएससी बागलुङले सोमबार आयोजना गरेको जिल्ला सहकारी सङ्घ तथा विषयगत सहकारी सङ्घका अध्यक्षहरूसँगको परिचय तथा छलफल कार्यक्रमको उद्घाटन गर्दै सांसद केसीले यस्तो बताउनु भएको हो आम सहकर्मी सहकारी कर्मीहरूको बल र मेहनतका कारण आज सहकारी क्षेत्र आम समुदायको विपदको साथी बन्दै गएको छ सांसद केसी जोशीले भन्नुभयो कतिपय सहकारीहरूका कारण यसलाई कमजोर बनाउने काम पनि हुँदै आएकोले यसको साख बचाउनका लागि म्यानेजर्सहरूको भूमिकालाई थप सशक्त बनाउनु पर्दछ सहकारी अभियानलाई बलियो बनाउनका लागि अभियान कर्मीहरूको ऐक्यबद्धतामा जोड दिँदै सांसद केसीले क्षणिक फाइदाका लागि अभियानलाई कमजोर बनाउने काम गर्न नहुने बताउनुभयो उहाँले सहकारी ऐनको कार्यान्वयनमा जोड दिँदै ऐनमा भएका कमी कमजोरी सच्याएर अगाडि बढ्नुपर्ने बताउनुभयो कार्यक्रमका अन्य वक्ताहरूले सहकारीका समितिका कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्दै सहकारी अभियानलाई थप प्रभावकारी बनाउन म्यानेजर्स क्लबको भूमिका प्रभावकारी बनाउन सुझाव दिनुभएको थियो उहाँहरूले सहकारी ऐनको कार्यान्वयन लगायत प्रति जनताको आकर्षण बढाउनका लागि अग्र मोर्चामा रहेर काम गर्ने कर्मचारीहरूको भूमिका हुने भएकाले क्लबले त्यस्ता विषयमा ध्यान दिनुपर्ने कुरामा जोड दिनुभएको थियो कार्यक्रममा राष्ट्रिय सहकारी महासङ्घका सञ्चालक हुमा कुमार जीसी अन्जु राष्ट्रिय सहकारी बैङ्कका सञ्चालक रामबहादुर जीसी नेपाल सूचना तथा सञ्चार केन्द्रीय सहकारी सङ्घका लेखा सदस्य खिमबहादुर कार्की जिल्ला सहकारी सङ्घ बागलुङका अध्यक्ष दीपक गौतम बहुउद्देश्य सहकारी सङ्घका अध्यक्ष दुर्गाबहादुर कुँवर कृषि सहकारी सङ्घका सचिव गङ्गाबहादुर थापा नेपाल पत्रकार महा शासनका सचिव रामबहादुर थापा अविरल राष्ट्रिय सहकारी बैङ्क बागलुङ शाखाका प्रमुख युवराज त्रिपाठी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो क्लबका अध्यक्ष दीपक राज भण्डारीले क्लबको उद्देश्य र आगामी कार्ययोजनाको बारेमा जानकारी गराउनु भएको थियो उहाँले सहकारीका कर्मचारीहरूको नेतृत्व विकास तथा क्षमता अभिवृद्धिसँगै सहकारी क्षेत्रमा देखिएका सम्भावनाहरूलाई अगाडि बढाउन र चुनौतीहरूको सामनाका लागि एक एकताबद्ध भएर अगाडि बढ्नका लागि क्लब गठन गरिएको जानकारी दिनुभयो कार्यक्रमको अपरेटिभ म्यानेजर्स क्लब सिएमसी बागलुङका अध्यक्ष राज भण्डारीको अध्यक्षता सचिव ताराप्रसाद शर्माको सञ्चालन कोषाध्यक्ष मुना शर्माको स्वागत र सदस्य टिकाराम सापकोटाको धन्यवाद मन्तव्यमा सम्पन्न भएको क्लबका उपाध्यक्ष दीपकराज सापकोटाले जानकारी दिनुभयो यिनै विविध खबरसँगै साँझ सात बजेको गलकुट खबरका हामी अन्तमा छौँ अन्तमा शीर्ष खबर पुनः एकपटक झाँक्री स्थानमा जिप र मोटरसाइकल ठोकिँदा एकजना घाइते गलकुट नगरपालिका वार्ड नम्बर तिनको वडा कार्यालयद्वारा पचासी वर्ष माथिका वृद्धहरूलाई दसैँ खर्च रकम हस्तान्तरण तारकुला गाउँपालिकामा विद्यालय क्वारेन्टाइनले शिक्षाका योजना प्रभावित बागलुङमा सरकारी कर्मचारी र सहित थप सातजनालाई कोरोना संक्रमण पुष्टि र जिल्ला प्रहरी कार्यालयद्वारा तीन सातामै अन्ठानब्बे फरार प्रतिवादी पक्राउ सहकारीको साख बढाउन म्यानेजर्सहरूको भूमिका महत्त्वपूर्ण हुने सांसद केसीको भनाई यिनै विविध खबरसँगै साँझ सात बजेको गलकुत खबरमा खबरक्रम सकियो यसपछि तपाईँ साढे सात बजे सिआइएनको साँझ खबर आठ बजे नेपाल दर्पण र पाउने नौ बजे बिबिसी नेपाली सेवाको सन्ध्याकालीन प्रसारण सुन्न सक्नुहुनेछ हामी पनि स्थानीय गतिविधिको सङ्गालो भोलि बिहान सात बजेको गलकुत खबर लिएर आउनेछौँ खबर कक्षीबाट हामी सबै विदा भयो ज्ञान सूचना मनोरञ्जनको लागि रेडियो गलकुत सुन्दै गर्नुहोस् नमस्कार